उहाँले राष्ट्रको सर्वाङ्गीण विकासका लागि संख्यात्मक शैक्षिक विस्तारमा मात्र भएर नहुने बताउँदै अन्तर्राष्ट्रिय माग अनुरूपको जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औलाउनु भयो राष्ट्रपति यादवले अझै दुर्गम क्षेत्रमा बसोबास गरेका र आर्थिक रूपले पछाडि परेका बहुसंख्यक समुदायलाई शिक्षाको मूलधारमा समाहित गर्दै गुणात्मक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले मङ्सिरमा चुनाव गराउन सरकार दृढ रहेको दोहोऱ्याउनु भएको छ चुनावका लागि सरकारले तयारी तीव्र गरिरहेकाले सबै दलहरूसँग सहयोगका लागि अपिल गर्नुभयो काठमाडौँ विश्वविद्यालयको त्रिसठी बैठकलाई सम्बोधन गर्दै रेग्मीले विगतका सरकारले गरेको गल्ती र कमजोरीबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनुभयो चुनावका लागि दलहरू र निर्वाचन आयोगसँग परामर्श भइरहेकाले चाँडै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको उहाँको भनाइ छ निर्वाचन निष्पक्ष हुनेमा शङ्का नगर्न आग्रह गर्दै रेग्मीले आन्दोलन र दलहरू पनि चुनावमा सहभागी हुन आग्रह गर्नुभयो संविधान सभा निर्वाचनलाई सबैले सकारात्मक र आशावादी ढङ्गले लिनुपर्ने उहाँको भनाइ छ अध्यक्ष रेग्वीले नेपालको शैक्षिक विकास सन्तोषप्रद रहे पनि शिक्षित जनशक्तिबाट समुचित लाभ लिन नसकेको पनि बताउनुभयो नेपालको शिक्षा विकासमा काठमाडौँ विश्वविद्यालयले खेलेको भूमिकाप्रति उहाँले आभार व्यक्त गर्नुभयो कार्तिकको अन्तिम साता निर्वाचन गर्ने गरी चुनावको मिति घोषणा गर्न सरकारलाई एकीकृत माओवादी र काङ्ग्रेसले घचघच्याउने भएका छन् एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला बीच आज भएको भेटमा कार्तिकको अन्तिम साता निर्वाचन गर्न सहमति भएको हो कोइराला निवास महाराजगंजमा भएको भेटमा सरकारलाई मिति तोक्न दवाब दिने सहमति भएको हो बीच चुनावी वातावरण बनाउन दलहरूले खेल्ने भूमिका र सरकारले गर्नुपर्ने कामका विषयमा पनि छलफल भएको भएको काङ्ग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो तेइस गते पछाडि नै संयोजक बैठक गरौँ भन्ने कुरा भएको छ त्योभन्दा अगाडि कुराकानी गरौँ नेपाल काङ्ग्रेस माओवादी नेपाली काङ्ग्रेस एमाले लगायत अन्य साना दलहरूसँग मधेसाई दलहरूसँग लगायत अन्य साना दल सबैसँग कुराकानी गरेर बैठक गरौँ र मूलत चुनावको वातावरण कसरी तयार पार्ने भन्ने कोइराला निवास पुग्नुभएका प्रचण्डले भारत भ्रमण र भारतले दिएका सुझाव बारे पनि कोइरालालाई जानकारी गराउनु भएको थियो कोइराला अहिले सरकार सञ्चालनका लागि चार दलले बनाएको उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक पनि हुनुहुन्छ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्कीलाई समर्थन गर्न नसक्ने प्रश्न पार्नु भएको छ दैलेखमा एमालेको सभालाई सम्बोधन गर्दै उहाँले कार्की विवादास्पद व्यक्ति भएकाले अख्तियारमा उनको नेतृत्व नस्वीकार्ने बताउनु भएको हो बिहान पत्रकारसँग पनि अध्यक्ष खनालले उच्च स्तरीय राजनैतिक समितिमा पनि एमाले कार्कीलाई समर्थन नगरेको बताउनु भएको थियो सबै दलहरूमा सहमति भए कार्कीको बारे पार्टीमा छलफल गर्ने भने पनि अख्तियार प्रमुख बनाउन नै प्रस्ताव भने नगरेको उहाँको भनाइ छ देश चुनावमा हुबिसकेकाले कुनै पनि दललाई चुनाव बहिष्कारमा नलाग्न उहाँले सुझाव दिनुभयो नेकपा माओवादी लगायतका आन्दोलन र दलहरूप्रति लक्षित गर्दै उहाँले चुनावमा भाग नलिने दर बढारिएर जाने चेतावनी दिनुभयो लोकतन्त्रलाई जीवन्त राख्न चुनाव गर्नु जरुरी रहेकाले पनि मङ्सिरमा चुनाव मङ्सिरमा हुने चुनावमा जनतामाझ आफ्ना विषयलाई लिएर जान उहाँले सुझाव दिनुभयो चुनाव बहिष्कारबाट समस्याको समाधान नहुने भएकाले सबै दललाई मङ्सिरमा चुनाव सफल बनाउन लाग्न आग्रह गर्नुभयो त्यसअघि दैलेखमा पत्रकारहरूसँग अध्यक्ष खनालले चुनावमा माओवादी बढारिने दावी गर्दै निर्वाचनबाट एकीकृत माओवादीको अस्तित्व नै नाम ठुने भविष्यवाणी गर्नुभयो विगतमा जस्तो जनतालाई धम्क्याएर बुथ क्याप्चर गरी चुनाव जित्ने अवस्था नरहेको भन्दै उहाँले अबको चुनावले माओवादीको हैसियत देखिने बताउनुभयो माओवादीकै कारण विगतमा संविधान बन्न नसकेको भन्दै खन्नाले जनताले एमालेलाई पहिलो पार्टी बनाएपछि मात्रै संविधान बन्ने बताउनुभयो यस्तै नुवाकोट पुग्नुभएका नेकपा एमालेका नेता केपी शर्मा एकीकृत माओवादीले उग्र वामपन्थीका कारण अरूको उपस्थिति देख्न छाडेको बताउनु भएको छ नुवाकोटको बेदुरमा गरिएको कार्यक्रममा नेता ओलीले आगामी चुनाव निष्पक्ष रूपमा सम्पन्न भएमा एकीकृत माओवादी जनताबाट पराजित हुने दावी गर्नुभयो उहाँले पराजित हुने डरले एकीकृत माओवादीले अतालिएर अरू दललाई देख्न छाडेको आरोप लगाउनुभयो ओलीले वैद्य नेतृत्वको माओवादी जनतामा गएर अभिमत लिन डराएकाले चुनाव विरुद्ध लागेको पनि जिकिर गर्नुभयो मुलुकलाई लामो समयसम्म संक्रमणमा डुबाउन प्रचण्ड माओवादी र वैद्य माओवादी दुवै लागेको आरोप लगाउनुभयो सरकार विरुद्ध आन्दोलन गर्दै आएका नेकपा माओवादी सहितका तेत्तीस दलले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् सरकार र निर्वाचन आयोगले असंवैधानिक बाटोबाट निर्वाचन गर्न लागेको भन्दै उनीहरूले बिहान नौ बजेदेखि दस बजेसम्म आयोग कार्यालय कान्तिपथमा अगाडि प्रदर्शन गरेका छन् सरकारलाई असंवैधानिक भन्दै यस्तो सरकारले निर्वाचन गर्न नसक्ने उनीहरूको भनाइ छ सरकार गठन गर्दा भएको पच्चीस बुधे सहमति खारेजी हुनुपर्ने अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राजीनामा दिनुपर्ने लगायतका माग राखी तेत्तीस दलले आन्दोलन गर्दै आएका छन् माओवादी सहितका तेत्तीस दलले आफ्नो माग पूरा नभएसम्म निर्वाचन सम्बन्धी काम अघि बढ्न नदिने चेतावनी समेत दिएका छन् स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठमै गर्न सर्वोच्च अदालतले आदेश दिएको छ निर्वाचन प्रक्रियाका विषयलाई लिएर परेको रिटमाथि फैसला गर्दै सर्वोच्चले कुनै पनि प्रक्रियाको विषयलाई लिएर रोकिन नहुने पनि उसले निर्णय सुनाएको छ न्यायाधीश रामकुमार प्रसाद शाह वैद्यनाथ उपाध्याय र तर्कराज भट्टको संयुक्त इजलासले निर्वाचन गर्न आदेश दिएपछि जेठमा निर्वाचन हुने सम्भावना बढेको छ यसअघि विश्वविद्यालयले जेठ तेह्र गते निर्वाचन गर्ने घोषणा गरेको थियो सरकारले आउँदो असार एक गतेदेखि खाना पकाउने ग्यासको दुई थरी सिलिन्डर लागू गर्ने भएको छ असार एक गतेदेखि घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि निलो रंगका सिलिन्डर प्रयोगमा ल्याइने भएको हो नेपाल आयल निगमले सूचना जारी गरी जेठ मसान्तसम्ममा मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गर्न सरकारवाला सबैलाई आग्रह गरेको छ निगमले प्रमाणित विक्रेतालाई ग्यास फारम उपलब्ध गराउन र उपभोक्ताको जानकारीका लागि आफ्ना विक्रेताको नाम ठेगाना सहितको सार्वजनिक सूचना निकाल्न उद्योगीहरूलाई आग्रह गरेको छ यसअघि फागुनदेखि लागू गर्ने भनिए पनि व्यवसायसँग कुरा नमिलेपछि दुई रंगेर सिलिण्डर योजना रोकिएको थियो प्रेस स्वतन्त्रताको संरक्षण र संस्थागत गर्न नसकेको भन्दै पत्रकारहरूले नै नेपाल पत्रकार महासंघको आलोचना गरेका छन् उनीहरूले पत्रकार महासंघको नेतृत्व सानातिना विषयमा अल्झिएको टिप्पणी गर्दै पत्रकारका अधिकारलाई संस्थागत गर्न सिलसिलाबद्ध तरिकाले लाग्न नसकेको बताएका हुन् विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले राजधानीमा निकालेको प्रभात फेरिपछि गरिएको कार्यक्रममा सहभागीले महासंघमा राजनैतिक पूर्वाग्रह बढ्दै गएको भन्दै चिन्ता प्रकट गरे कार्यक्रममा अधिकांश वक्ताले कुनै घटना भइसकेपछि विज्ञप्ति निकाल्ने वा विरोध जुलुस निकाल्ने बाहेक घटना हुनै नदिने गरी अभियान चलाउने काममा महासंघ चुकेको बताएका थिए संयुक्त राष्ट्रसंघले मे तीनलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मान्यता दिएपछि नेपालमा पनि उन्नाइस सय सन्तानब्बेदेखि यो दिवस मनाउन थालिएको हो नेपाल विद्युत प्राधिकरणले आगामी आइतबारदेखि लोड सेडिङको समय घटाउने भएको छ केही दिन यता परेको वर्षाले खोलामा पानीको मात्रा बढेको भन्दै प्राधिकरणले दैनिक दुई घण्टाका दरले लोड सेडिङ घटाउने तयारी गरेको हो प्राधिकरणका अनुसार अहिले दस घण्टाका दरले लोड सेडिङ हुँदै आएकामा आगामी आइतबारदेखि दैनिक आठ घण्टा मात्र लोड सेडिङ हुनेछ लोड सेडिङ घटाइएको औपचारिक घोषणा नगरिए पनि केही दिन यता तोकिए भन्दा धेरै समय मात्र विद्युत कटौती हुँदै आएको प्राधिकरणको भनाइ छ तोकिएभन्दा थोरै समय मात्र विद्युत कटौती हुँदै आएको प्राधिकरणको भनाइ छ प्राधिकरणले अहिले देशभर पाँच सय अस्सी मेगावट विद्युत आपूर्ति भइरहेको जनाएको छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपाली डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला न दाई एउटा सानो व्यापार गरौँ भनेको आफूसँग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 विकास ब्याङ्क लिमिटेड रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका कार्यालयको आडैमा फोन शून्य छप्पन्न पाँच साठी चार सय नौ फ्याक्स नम्बर शून्य छपन्न पाँच साठी सात सय उनासी यसपालि संविधान त अवश्य लेखिन्छ कमरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पुनश सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट राष्ट्रिय खबरमा अब बाँकी प्रसङ्ग म्याग्दीमा निर्माण हुन लागेको एक सय चौसठी मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना अलपत्र परेको छ विद्युत विकास विभागसँग विवाद परेपछि काली गण्डकी गर्जको अनुमति पत्र साढे दुई वर्षदेखि नवीकरण नहुँदा अलपत्रमा परेको हो काली गण्डकी नदीमा निर्माण हुन लागेको आयोजनाको अनुमति नवीकरण हुन नसक्दा इआइए रिपोर्ट स्वीकृत र पीपीए सम्झौता हुन सकेको छैन अन्यलका कारण लगानीकर्ता फिर्ता हुने सम्भावना बढेको छ विद्युत विकास विभागको ढिलासुस्तीले इआइए e र पिपिए हुन नसकेको हाइड्रो सोल्युसनका अध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले बताउनुभयो उहाँले अनुमति नवीकरण रोकिएकाले लगानीकर्ता फर्कन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो हाइड्रो सोल्युसन काठमाडौँको प्राविधिक परामर्शमा निर्माण हुन लागेको आयोजनामा नेपाली सिप र ज्ञानको उपयोग गरिने बताइएको छ पच्चिस अर्ब लगानी हुने यो आयोजनाका लागि भारत अमेरिका क्यानाडाका लगानीकर्ताले इच्छा देखाएका छन् रौतहटका मकै किसानले आफूले उत्पादन गरेको मकैको उचित मूल्य नपाएको गुनासो गरेका छन् किसानले केही दिनअघि प्रति क्विन्टल दुई हजार दुई सयसम्ममा बिक्री गरेको मकै अहिले व्यापारीले एक हजार आठ सय भन्दा बढीमा खरिद गर्न नसक्ने भनेपछि किसान मर्कामा परेका हुन् प्रति किलो पाँच सय पच्चीस तिरेर मकैको बिउ खरिद गरेको समयमा पानी नपरेको मलखात समयमा नपाएको लगायतका दुःख झेल्दै उत्पादन गरेको मकैको पनि व्यापारीले उचित मूल्य नदिएपछि मर्का परेको किसानहरूको गुनासो रहेको छ व्यापारी उनीहरू मिलेर किसानलाई समय समयमा दुःख दिने गरेको हुँदा त्यसको अनुगमन हुनुपर्ने उनीहरूको माग छ युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसँगै मानव बसोबास कार्यक्रम युएन ह्याबिट ह्याबिट ह्याटले तीन वर्षे हरित आवास परियोजना प्रारम्भ गरेको छ नेपालमा दिगो बसोबास प्रवर्धन गर्ने उद्देश्यले युएन वाई ह्याबिट ह्याटले उक्त परियोजना सुरु गरेको हो परम्परागत ढङ्गले भवन निर्माण गर्दा प्रदूषणका साथै जलवायु परिवर्तनका कारक तत्त्वको वृद्धि हुने भएकाले हरित आवास निर्माण अभ्यासमा जोड दिएको छ सिमेन्टको सट्टा माटोको प्रयोग स्थानीय तहमा पाइने खर र छवालीका साथै इँटाका इँटालाई ब्लकले प्रतिस्थापन गर्ने प्रविधि वातावरण मैत्री एवं कम खर्चिलो हुने भएकाले हरित आवास कार्यक्रम लागू गर्न अपरिहार्य भएको युएनले जनाएको छ दस किलो लागू पदार्थ चरेसहित तीनजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ मेची अञ्चल प्रहरी कार्यालयबाट खटिएको टोलीले मेची नगरपालिका तेह्रको इटाभट्टाबाट मकवानपुर आठ गोगने बस्ने बीस वर्षीय धर्मेन्द्र मोक्तान चौबिस वर्षीय रविन्द्र स्याङताङ र सैतिस वर्षीय जेठालोलाई पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय भद्रपुरले जनाएको छ पाँचथरको फेदीमा आजबाट वृहत भाषा तथा साहित्य महोत्सव सुरु भएको छ भाषा साहित्य कला र संस्कृतिका समसामयिक विषयमा अन्तर्क्रिया गर्ने उद्देश्यले महोत्सव सुरु भएको हो दुई दिनसम्म चल्ने महोत्सवमा मुलुकका विभिन्न क्षेत्रका स्रष्टा सहभागी छन् नेपाल प्रज्ञा प्रतिष्ठान र महोत्सव मूल आयोजक समितिले आयोजना गरेको महोत्सवको उद्घाटन प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीले गर्नुभएको थियो डोटीको दक्षिण बोगाटान क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी गाविस झण्डै एक महिनादेखि संचारविहीन बनेका छन् निरौली गाविसको गुणन गुणमा रहेको स्काई टावरमा खराबी आउँदा बोकटानका बर्छेन घाङ्गल मान्ना कापडी गडसेरा निरौली लाना केदारेश्वर लगायतका एक दर्जन भन्दा बढी गाविसहरू फोन सेवाबाट वञ्चित बनेका हुन् एक महिना हुँदा पनि टावरमा आएको खराबीबारे टेलिकमले चासो नदेखाएको गुनासो स्थानीयवासीहरूले गरेका छन् कुलमा खानेपानीको समस्या भएको छ सुक्खायामसँगै पानीको मूल सुक्दै गएपछि स्थानीयवासीलाई खानेपानीको समस्या भएको हो करिब आधा घण्टा हिँडेर पानी ल्याउनु परेको स्थानीय धाना जोशीले बताउनुभयो आधा घण्टा हिँडेर पनि पानी नपाएपछि आफूहरू अप्ठ्यारोमा परेको स्थानीय शिक्षक खड्गबहादुर चन्दले गुनासो गर्नुभयो नवलपरासीको रजहरमा रहेको प्राकृतिक अस्पताललाई चितवनकी गौरीदेवी प्रधानले एक करोड रूपियाँ सहयोग गर्नु छ चितवन नारायणगढ क्षेत्रपुर बस्ने गौरीदेवी प्रधानले आफ्ना श्रीमान स्वर्गीय श्रामकृष्ण प्रधानको स्मृतिमा प्राकृतिक चिकित्सालयलाई एक करोड रूपियाँ सहयोग घोषणा गर्नुभएको हो सहयोग रकमबाट अस्पताल सञ्चालक समितिले बिरामीको आवासका लागि भवन बनाउने तयारी गरेको छ त्यहाँ पचास सय रहने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो जग्गा विवादका कारण केही दिन अघि बुटवल स्थित नेपालगञ्ज रोडको बस्तीमा डोजर लगाएपछि चर्किएको विवादलाई अन्त्य गर्न भन्दै प्रशासनले हस्तक्षेप गरेको छ सो स्थानमा रहेको थानेश्वर थापाको भनिएको एक सय आठ नम्बर किता जग्गाको श्रेष्ठता समेत खारेज गरिएको छ विक्रमसम्म दुई हजार एकचालिस सालमा पुल निर्माणका लागि पुल निर्माणका लागि तथा सडक निर्माणका लागि उक्त जग्गाको मुआब्जा लिएर मुआब्जा दिएर सरकारीकरण गरिएको प्रमाण सार्वजनिक गर्दै रूपन्देही प्रशासनले अब उक्त जग्गा कसैले दावी गर्न नमिल्ने जनाएको छ तत्कालीन समयमा एक कट्ठा दुई धुर जग्गा सबै सडकमा परेपछि जग्गा धनी नरबहादुर थापा छेत्रीलाई मुआब्जा दिएको मालपोतको डड्डामा भेटिएको प्रमाण फेला परेको प्रमुख जिल्लाधिकारी बालकृष्ण पन्थीले बताउनुभयो आजबाट रूपन्देही जिल्लाका ग्रामीण क्षेत्रमा एकीकृत घुम्ती सेवा शिविर शुरू भएको छ पूर्वी क्षेत्र देवदहमा घुम्ती शिविर शुरू भएको हो शिविरमा नागरिकता फोटो सहितको मतदाता नामावली स्वास्थ्य परीक्षण प्राविधिक सल्लाह र बिउ बिजन वितरण अपाङ्ग परिचय पत्रको लागि फारम संकलन पशु स्वास्थ्य लगायतका सेवा प्रदान गरिनेछ नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज जिल्लाका अग्रज पत्रकारलाई सम्मान गरेको छ पत्रकारिता विकासका लागि योगदान पुर्याएको भन्दै महासंघले जिल्ला शाखाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई पूर्व अध्यक्ष एवं सल्लाहकार गोपाल प्रसाद अधिकारी विजय सन्तोषी राई र सल्लाहकार टङ्कबहादुर राईलाई सम्मान गरेको धनकुटाबाट सहकर्मी बेदुर खबासले जनाएका छन् बैतडीको पुर्चौडी क्षेत्रको भूमिराज गाविस वडा नम्बर नौमा पहिलो पटक गाडी पुगेको छ श्री भावर हाट सडक अन्तर्गत भूमिराजको खामो हालेमा पहिलो पटक गाडी पुगेपछि स्थानीय हर्षित भएका छन् गाडी पुगेपछि पुर्चौडी क्षेत्रका स्थानीयवासीलाई दैनिक खाद्यान्न सहित मालसामान ढुवानी गर्न समेत सजिलो हुने भएको छ जिल्लाको विकट क्षेत्रको रूपमा चिनिने पुर्चौडी क्षेत्रमा पहिलो पटक गाडी पुगेपछि आफूहरू निकै हर्षित भएको स्थानीय रूपसिंह धानुकले बताउनुभयो प्युठानको बाङ्गे बाङ्गेसाल वडा नम्बर पाँच आटीटारमा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ स्थानीय भागवता विष्टको श्रीमान बलदेव विष्टको कुटाईबाट मृत्यु भएको प्रहरीले बताएको छ मदिरा सेवन गरेका बाल मदिरा सेवन गरेका बलदेवले निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिनुभयो कास्कीको ढिकुर पोखरी फल्ला पानीमा पाडोले मकै खाएको निहुमा एक वृद्धाको हत्या गरिएको छ बेधरी दाहालको पाडोले पार्वती अधिकारीको बारीको मकै खाइदिएपछि दुवै पक्षबीच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 भएको छ अनुसन्धानमा संलग्न चौधरी जुल्फिकर अलीलाई अज्ञात समूहले गोली हानेको प्रहरीले जनाएको छ राजधानी इस्लामाबादमा रहेको प्रति आतंकवाद अदालतमा जाँदै गरेको अवस्थामा अलि चढेको कारमा आक्रमणकारीले गोली चलाएका थिए गोली लागेपछि अनियन्त्रित बनेको कारको ठक्करबाट एकजना महिला पैदल यात्रीको समेत ज्यान गएको छ उनलाई कसले र किन गोली हानेको हो भन्ने बारे केही बताइएको छैन अलि सन् दुई हजार सातमा पूर्व प्रधानमन्त्री बेनेजुर भुट्टोको हत्याको विषयलाई छानबिन गर्ने उच्च अधिकारी हुन् बंगलादेशको राजधानी ढाकामा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको संख्या पाँच सय नागेको छ गै राति उन्तिस जनाको शव भत्किएको भवनबाट निकालिएसँगै दुर्घटनामा मर्नेको संख्या पाँच सय सात पुगेको हो भवन भत्किँदा करिब पच्चिस सय व्यक्ति घाइते भएको बताइएको छ बुधबार भएको गार्मेन्ट कारखाना दुर्घटनालाई सरकारले इतिहासकै सबैभन्दा ठूलो औद्योगिक दुर्घटना बताएको छ कारखानाको आर्तले भवन भत्किनुमा दोषी मान्दै नौ जनालाई प्रहरीले पक्राउ गरेको छ राष्ट्रिय खबरमा अब खेलकुदका खबर मलेसियामा जारी ACC under nineteen elite cup क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ चार पटकको च्याम्पियन कुवेतलाई चौरासी रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले शानदार विजयी सुरुवात गरेको हो कोलालामपुरको किनारा ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले कुवेत समक्ष एक सय चौरानब्बे रनको लक्ष्य प्रस्तुत गरेको थियो नेपालले दिएको लक्ष्य पछ्याएको कुवेतले छत्तिस दशमलव दुई ओभर खेल्दै पूरै विकेट गुमाएर एक सय नौ रन मात्रै बनाएको थियो पहिला ब्याटिङ गरेको नेपालले बयालिस दशमलव पाँच ओभर खेल्दै सबै विकेट गुमाएर एक सय तिरानब्बे रन बनाएको थियो नेपालको तर्फबाट अमित श्रेष्ठले सर्वाधिक छयालिस रन जोडे भने पवन श्रेष्ठ र हरिशंकर शाहले तेइस तेइस रन बनाएका थिए प्रतियोगिता विजेताले सन् दुई हजार चौधमा युएईमा हुने आइसिसी अन्डर नाइन्टिन विश्वकप खेल्न पाउनेछन् इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एउटा मात्र खेल हुने भएको छ नेपाली समयअनुसार राति सवा आठ बजेपछि शुरू हुने खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ जारी प्रतियोगितामा राजस्थान तेस्रो स्थानमा छ भने कोलकाता सातौं स्थानमा रहेको छ आजको नतिजाले तालिकामा कुनै परिवर्तन गर्ने छैन यसैबीच गैरातीका खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किङ्स विजयी भएका थिए राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक कार्तिकको अन्तिम साता निर्वाचन गर्ने गरी चुनावको मिति तोक्न सरकारलाई काङ्ग्रेस र एकीकृत माओवादीले सुझाउने मङ्सिरसम्ममा चुनाव हुनेमा ढुक्क रहन मन्त्री परिषद अध्यक्ष रेग्मीको प्रश्नोक्ति मुलुक विकासका लागि शैक्षिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने राष्ट्रपति यादवको सुझाव दक्ष र कर्तव्यनिष्ठ जनशक्ति निर्माणमा लाग्न आग्रह विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनायो श्रमजीवी पत्रकारको हितका लागि पत्रकार महासंघको नेतृत्वले काम गर्न नसक सकेकोमा आलोचना पाकिस्तानमा पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा अनुसन्धान हत्या अनुसन्धानमा संलग्न एक वकिलको हत्या बङ्गलादेशमा आठ तले भवन भत्कदा मृत्यु हुनेको संख्या पाँच सय नाग्यो र ACC under nineteen elite cup क्रिकेटमा कुवेतमाथि नेपालको फराकिलो जित आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रा राजस्थान रोयल्स भिड्ने हौस् त बाढी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद दिँदै सरस्वती राउत र धीरज धीरज बस्नेत विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि